तपाईँका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सम्झना अब अर्पण स्थानीय समाचार विस्तारमा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राज्य शक्तिको प्रयोग गरेर भए पनि संविधान सभाको निर्वाचन गराउने बताउनु भएको छ निर्वाचनको विरोधी दलहरूलाई लक्षित गर्दै नेता गौतमले कुनै पनि हालतमा तोकिएको मितिमा निर्वाचन भएरै छाड्ने बताउनुभयो चितवनको वीरेन्द्रनगरमा नयाँ कृषि अभियान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा भएको तीन दिने प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै नेता गौतमले विरोधी दलहरूलाई अन्तिम समयसम्म आग्रह गर्ने र सहमतिमा नआई राज्य शक्तिको प्रयोग गरेर निर्वाचन गराउने बताउनुभयो उपाध्यक्ष गौतमले चुनाव हुनै नदिने विरोधी दलहरू जनता माझ नाङ्गिने चेतावनी दिनुभयो चुनाव हुन दिन्नौ भन्नु मानवाधिकारको हनन हुने उहाँको भनाइ थियो तोकिएको मंगसिर चार गते निर्वाचन हुने भन्दै उहाँले निर्वाचन नभए देश असफल हुने दावी गर्नुभयो निर्वाचन हुने वातावरण बन्दै गएको छ नेता गौतमले भन्नुभयो सरकार राजनैतिक दलहरू र नागरिक मिलेर निर्वाचन सफल बनाउनुपर्छ पहिलो संविधान सभाको निर्वाचनबाट संविधान बन्न नसक्नु ए माओवादी र मधेसी मोर्चाको षड्यन्त्र रहेको उहाँको जिकिर थियो दोस्रो संविधान सभाको निर्वाचनमा एमाले पहिलो शक्तिको रूपमा आउने भन्दै नेता गौतमले त्यसपछि एमाले संविधान बनाउने दावी गर्नुभयो एमाले पहिलो शक्तिको रूपमा स्थापित गर्न सबैलाई उहाँले आग्रह पनि गर्नुभयो पूर्वी चितवनको एकमात्र सरकारी रत्नगर अस्पतालमा उपचारको लागि गएका बिरामीलाई डाक्टरहरूले नै स्थानीय निज अस्पतालमा उपचारमा आउन भन्दै बिरामीलाई पठाउने गरिएको खुलासा भएको छ अस्पतालमा सेवारत डाक्टर सन्तोष अधिकारीले निज अस्पतालबाट मोटो रकम असुलेर सरकारी अस्पतालमा आउने बिरामीलाई रत्नगरकी ओम साइरम अस्पतालमा पठाउने गरेको पाइएको हो दाँतको उपचार गराउन अस्पताल पुगेकी चितवनको विकट पहाड़ी गाविस सात देउझरकी बीस वर्षीय जमुना चेपाङलाई डाक्टर अधिकारीले अस्पतालमा उपकरण नभएको भन्दै ओम साइरम अस्पतालमा पठाएपछि यस्तो घटना सार्वजनिक भएको हो बुधबार बिहान साढे बजे सरकारी अस्पताल पुगेकी बिरामी जमुना चेपाङले दस रुपियाँको टिकट दिई डाक्टर अधिकारीको कक्षमा उपचारको लागि गएकी थिइन् दाँत दुखेर गएकी बिरामीलाई उल्टै डाक्टर अधिकारीले दाँतको राम्रोसँग परीक्षणै नगरी दाँतको प्लास्टर गरी निजी ओम साइरम अस्पतालमा एक बजे आउन भन्दै उनी अस्पतालबाट बाहिरिएका थिए घटनाको विषयमा रत्नगर अस्पताल सञ्चालक समितिका अध्यक्ष जनी अहमद शेखले डाक्टर अधिकारीले पटक पटक बिरामीलाई अन्य अस्पतालमा पठाउने गरेको जानकारी आएकोले सञ्चालक समितिले यो घटनालाई गम्भीर रूपमा लिएको बताउनुभयो भर्खरै मात्र नियुक्ति भई अस्पतालमा आउनुभएका अस्पतालका मेसु डाक्टर कृष्ण प्रसाद पौडेलले आफू काठमाडौँमा रहेको र घटनाको विषयमा जानकारी पाएपछि गम्भीर भएको बताउनुभयो चितवन आएर सो सम्बन्धमा छानबिन गर्ने उहाँको भनाइरहेको थियो जिल्ला वन समन्वय समिति चितवनको कार्य असार मसान्तपछि व्यवस्थापन गर्ने जिम्मा जिल्ला वन कार्यालयलाई दिएको छ सरकारले असार मसान्तपछि समन्वय समितिको कार्य हटाउन निर्देशन दिए लगतै समितिको हिजो बिहान भरतपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी तिलक पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो बैठकको यो निर्णयसँगै अब समन्वय समितिको कार्य जिल्ला वन कार्यालयमा राखिने भएको छ बैठकले यस वर्षमा सञ्चालनमा आएका कार्यक्रमहरूको असार छब्बीस गते अनुगमन गरेर प्रभावकारिताको विषयमा छलफल गर्ने निर्णय समेत गरेको छलफल कार्यक्रममा जिल्ला वन कार्यालयका प्रमुख डाक्टर इन्द्र प्रसाद सापकोटाले कार्यालयले वर्षभरि गरेको कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो विगतको सशस्त्र द्वन्द्वमा प्रत्यक्ष र परोक्ष रूपमा सहभागी भएका बाल बालिकाहरूलाई सरकारी तवरबाट सहयोग आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् द्वन्द्वको समयमा सहभागी भए मनोसामाजिक समस्या तथा शैक्षिक वातावरणमा घुलमिल हुन नसकेका बाल बालिकाहरूको पहिचान गरी उनीहरूलाई सहयोग गर्नुपर्ने उनीहरूको भनाइ थियो बाल बालिकाहरूको क्षेत्रमा काम गर्दै आइरहेको गैर सरकारी संस्था सिबी नेपालले हिजो स्थानीय शान्ति समिति तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधि प्रतिनिधिहरूको बीच आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन् द्वन्दको समयमा सहभागी भएका तथा गराइएका बालबालिकाहरूलाई उचित व्यवस्थापन गर्न नसके उनीहरूमा विभिन्न किसिमका नकारात्मक व्यवहार बढ्न सक्ने भएकोले उनीहरूको जीविकोपार्जनमा सहयोग पुर्याउनु पर्ने सिबी नेपालका प्रोजेक्ट इन्चार्ज माधव लोहनीले बताउनुभयो साथै उहाँले त्यस्ता बालबालिकाहरूलाई शैक्षिक तथा जीविकोपार्जनका सिपहरूको क्षेत्रमा सहयोग गर्नका लागि राष्ट्रिय कार्ययोजना निर्माण गर्नुपर्ने बताउनुभयो जिल्लामा धेरै त्यस्ता बालबालिकाहरू रहेको भए पनि उचित प्रमाणको अभावमा सिफारिस गर्न नसकेको महिला विकास कार्य चितवनका शकुन्तला पोखरेलले बताउनुभयो सरकारले बनाएको निर्देशिकामा उनीहरूलाई समेट्ने नीति नभएको कारण उनीहरू सेवाबाट टाढा रहेको उहाँको भनाइ थियो त्यस्तै कार्यक्रममा बोल्दै स्थानीय शान्ति समिति प्रतिनिधि पुष्पकमल सुवेदीले त्यस्ता बालबालिकाहरूलाई सहयोग गर्न स्थानीय शान्ति समिति तयार रहेको बताउनुभयो साथै सरकारी तौरबाट उनीहरूको भावना बुझी नयाँ कार्ययोजना सहित कार्यक्रम ल्याउनु पर्ने कार्यक्रमका वक्ताहरूले बताएका थिए चितवनमा हालसम्म प्रत्यक्ष द्वन्दमा सहभागी भएका करिब सय भन्दा बढी बाल रहेको बताइएको छ आदिवासी तथा जनजाति गैर सरकारी संस्था पदमपुरको आयोजनामा हिजो थारू जातिको विकास तथा कला संस्कृतिको जोगेना विषय एक दिने कार्यक्रम सम्पन्न भएको छ पदमपुर शहीद स्मृति कलेजमा भएको कार्यक्रममा थारू कल्याण समूह पदमपुरका अध्यक्ष रामकृष्ण चौधरी शान्ति समाज जिल्ला सदस्य कृष्ण कुमार श्रेष्ठ आदिवासी जनजाति महासंघ पदमपुरका उपाध्यक्ष तथा मानवाधिकार सञ्जाल पदमपुरका अध्यक्ष कमल श्रेष्ठ आदिवासी जनजाति जिल्ला सदस्य बाल चौधरी महिला सञ्जाल जोटपानीका अम्बेका थापा मगर आदिवासी जनजाति महासंघ पदमपुर अध्यक्ष अर्जुन चौधरी लगायतले बोल्नु भएको थियो कार्यक्रम आदिवासी जनजाति गैर सरकारी संस्था पदमपुरकी अध्यक्ष मन्जु चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो पूर्वी चितवनको जनजीवन उच्च माध्यमिक विद्यालयमा विद्यार्थीमाथि शिक्षकले यौन दुर्व्यवहार गरेको भन्ने समाचार प्रधानाध्यापकबाट जानकारी आएको भन्ने समाचारको विद्यालयले खण्डन गरेको छ विद्यालयका प्रधानाध्यापकले आफूले सो घटना कुराकानी नगरेको हिजो जारी गरेको विज्ञप्तिमा भनिएको छ त्यस्तै सो घटना समाधान भइसकेपछि संचार माध्यम आएकोमा आपत्ति जनाइएको छ घटनाको सम्बन्धमा सर्वपक्षीय बैठक बसेको र त्यस सम्बन्धमा उठेका विषय सत्य नभएको भने विवाद समाधान गरिएको विज्ञप्तिमा उल्लेख छ गत सत्र गते विद्यालयका शिक्षक भरत घिमिरेले कक्षा पाँचका छात्रहरू माथि यौन दुर्व्यवहार भएको अभिभावकले विद्यालयमा दिएको निवेदनको आधारमा प्रसारण भएको थियो व्यवस्थापन पक्षले गत पौषको एक्काइस गते भएको सहमति लागू नगरी एकपक्षीय ढंगले उल्लंघन गरेको भन्दै नलपरासीको गैडाकोट स्थित भ्रिकुटी कागज कारखानाका मजदूरहरू फेरि आन्दोलित हुने भएका छन् गोल्छा अर्गनाइजेशन मुख्य व्यवस्थापन रहेको भ्रिकुटी कागज कारखानाका स्थानीय कामदार कर्मचारीहरूले सबै दायित्वको भुक्तानी सहमति भएको तीन महिनाभित्र दिइसक्ने सहमति संघर्ष समितिसँग भए पनि पाँच महिना बित्दा पनि रकम दिने बारे कुनै चासो नदिएकोले आन्दोलन आन्दोलनमा उत्रिन बाध्य हुनु परेको कर्मचारी शिवश्रेष्ठले बताएका छन् पौष एक्काइस गते भएको सहमति